कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज केको लडीको घरको धुलोको डंगुरबाट एउटा डोका वा एउटा झ्याल च्याइरहेको हुन्छ आकाशतिर मंगलेश डबरालको यही कवितासँगै आजको एक सय सोह्रौं अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तुता प्रकाश सामीको सादर अभिवादन आजको कार्यक्रम नेपाली सुगम संगीतको इतिहासमा अतुलनीय योगदान दिने संगीतकार गीतकार गायक गोपालयुञ्जनमा समर्पित छ विक्रम सम्बत दुई हजार सालको भदौ महिनाको जनै पूर्णिमाका दिन जन्मिएका गोपालयुञ्जनको निधन दुई हजार चौवन्न साल जेठको सात गते भएको थियो सम्भवत यही हप्ताको अघिल्लो शुक्रबार उहाँको पुण्यतिथि पर्थ्यो र आज हामी उहाँको पुण्यतिथिको सन्दर्भमा आजको यो कार्यक्रम तयार पार्दैछौ म सबभन्दा पहिला सबैजनासँग क्षमा चाहन्छु यो कार्यक्रम ढिलो शुरू गरेकोमा र अर्को क्षमा चाहन्छु आजको कार्यक्रममा हामी गोपाल योन्जनलाई संगीतकारका रूपमा मात्रै प्रस्तुत गर्दैछौ संगीतकार गोपाल योजनले अन्य गीतकारहरूसँग गरेको सहकार्यको चर्चा गर्नेछौ र भोलिको कार्यक्रममा गीतकार गोपाल योजनको मात्र चर्चा गर्नेछौं संगीतकार गोपाल योजनको प्रवेश एक बाँसुरी वादकका रूपमा भयो त्यसै गरिकन अम्बर गुरूङका शिष्यका रूपमा दार्जीलिङमै छँदा आर्ट एकाडेमीका एक सदस्यका रूपमा भयो विक्रम सम्बत दुई हजार सत्ताइस सालमा रेडियो नेपालमा आधुनिक संगीत प्रतियोगितामा संगीतकारका रूपमा सर्वोत्कृष्ट पुरस्कार पाएपछि गोपाल युजनको पहिचान बेग्लै भएको मानिन्छ तर पनि गोपाल योन्जनलाई दिलमाया खातीसँग को सांगीतिक आरोहणबाट चिनिन्छ भने ईश्वर बल्लभ उनका गुरू नगेन्द्र थापा उनका सहपाठी र विशेष गरेर नारायण गोपाल उनका मित यी तीनको सहयोगले अतुलनीय योगदान पुगेको छ र आज उनका सहपाठी नगेन्द्र थापाको शब्द र उनका मित नारायण गोपालको स्वरबाट संगीतकार गोपालञ्जनलाई सुनौं लाए नहीं यहाँ एक जीव आंसू मडुब निको भय सके को पुरा कान्तमा आज बोकेर चोट अनुरागको जाँदैछु बाँच्न एकान्तमा आज सम्झन पनि नपठाऊ धसकेर उठ्छ धसकेर बाँचेकै हेर्ने भए फेरि मलाई हाँसेकै हेर्ने भए फेरि मलाई अब नजरले नसताओ भन्छु स्वर सम्राट नारायण गोपालसँग गोपाल युञ्जनलाई भेटाइदिने श्रेय कवि गीतकार ईश्वर बल्लभलाई जान्छ कवि गीतकार ईश्वर बल्लभकै प्रेरणाले वा ईश्वर बल्लभकै कारणले यी दुईको सन् उन्नाइस सय पैसाठी मार्चको महिनामा दार्जीलिङको माङकाल डाँडामा मकलमा आगो बालेर यी दुईलाई मित लगाइदिएपछि नेपाली संगीतमा मितेरी संगीतको युग शुरू भयो तर नारायण गोपाललाई भेट्नु अघि नै गोपाल युञ्जन अम्बर गुरूङद्वारा स्थापित आर्ट एकाडेमीका एक सदस्यका रूपमा दुई हजार उन्नाइस सालदेखि सक्रिय थिए शिवप्रसाद मानवीर सिंह अम्बर गुरूङ कपिलराज सुब्बाबाट सांगीतिक शिक्षा ग्रहण गरेका गोपाल युञ्जनका पहिलो सांगीतिक गुरू थिए नानी दुलाल मुखर्जी नानी दुलाल मुखर्जीसँग शास्त्रीय संगीत र स्ट्याण्ड बक्ससँग पाश्चात्य संगीत सिकेका गोपाल उञ्जनले हिन्दी चलचित्र प्रोफेसर र त्यसै गरिकन पड़ोसनमा पनि सानो अभिनय गरेका थिए विक्रम सम्ब दुई हजार भाद्र पूर्णिमाका दिन दार्जीलिङमा जन्मिएका गोपाल योञ्जनका पिता डाक्टर बुद्धिमान योञ्जन र स्वयं संगीत प्रेमी पनि थिए भने उनकी माता छेकु डोल्पा योञ्जन संगीतलाई असाध्यै माया गर्थिन् गोपाल योन्जनको सांगीतिक परिवारमा जन्म हुनु एउटा सौभाग्य थियो तर अझै अर्को संघर्षपूर्ण कथा थियो यो कहीँ कतै प्रकाशित नभएको सन्दर्भमा यो भन्न उल्लेख पनि छ उल्लेखीय पनि छ घरमा धेरै छोरी जन्मिएपछि वा घरमा धेरै प्रार्थना पूजा भएपछि एउटा छोराको अपेक्षा गरेर तिब्बती परम्परा अनुसार मेडिसिन बुद्धको पूजा गरेपछि गोपाल जन्मिएका थिए र गोपाल त्यसरी संघर्षपूर्ण अवस्थामा जन्मिएको छोरा भएका कारणले नै उनको चिनाको नाउँ सिकन्दर थियो र सिकन्दर नेपाली संगीत आकाशका वा सांगीतिक आधुनिक संगीतका साँच्चैकै सिकन्दर भए मित्र सेनले शुरू गरेको लोकलय शैलीको गीती आकाशमा गोपाल युजनको आफ्नै विशिष्ट छाप बन्न पुग्यो कान्छी हे कान्छी जस्ता गीतसम्मको इतिहासमा विक्रम सम्बत दुई हजार तेइस सालमा गोपाल युजनको काठमाण्डुमा जागिरकै सिलसिलामा एक शिक्षकका रूपमा आबद्ध हुँदा रिन्सिन लामासँग वैवाहिक जीवन शुरू भयो यस विवाहलाई स्वीकृति लिन उनका मित्र नगेन्द्र थापा दार्जीलिङमा गएर गोपाल युञ्जनकी आमा सेकु डोल्मा युञ्जनसँग अनुमति लिएर आए यसरी एक मित्रले उनलाई गरेको यो स्नेह गोपाल युञ्जन नगेन्द्र थापा र नारायण गोपालको जीवनकालको एउटा चर्चाको विषय बन्यो दुई हजार अठाइस सालदेखि पद्मकन्यामा सहायक प्राध्यापकका रूपमा आबद्ध गोपाल युञ्जन पद्मकन्यामै पढ्दै गर्दा उनले अर्का साहित्यकार प्राध्यापक डाक्टर दुर्गा प्रसाद भण्डारीका उनी समकालीन थिए र दुर्गा प्रसाद भण्डारीलाई मोटरसाइकल चलाउन सिकाएकै गोपालुञ्जनले थिए दुर्गा प्रसाद भण्डारीलाई मोटरसाइकल सिकाएका गोपालुञ्जनले धेरै गायक गायिकालाई सुरमा गाउन लयमा गाउन र मधुरतासँग गाउन सिकाए गोपालुञ्जनका समकालीन गायिकाका रूपमा परिचित अरूणा लामा जो त्यति बेलाका चर्चित संगीतकार शरण प्रधानकी पत्नी पनि थिइन् र शरण प्रधानको देहान्तपछि अरूणा लामाका निम्ति गोपाल योञ्जनले धेरै राम्रा राम्रा गीतहरू संगीत गरे चौतारीमा बसेर रुन पाऊ वा सधैँ साँझ आउँछ जस्ता गीतहरू र विशेष गरेर गोपाल योञ्जनले चलचित्रमा एकल संगीत गर्न थालेपछि तारादेवीको ठाउँमा अरूणा लामालाई सम्झना गरेको पाइन्छ चेतन कार्कीको शब्दमा अरूणा लामा सांगीतिक रूपले एकल संगीतका रूपमा गोपाल इन्जनको उपस्थिति भएको थियो कान्छी चलचित्रबाट अरूणा लामा र प्रसाद श्रेष्ठको स्वरमा यो युगल गीत चेतन कार्कीको शब्दमा गोपाल इन्जनले गीतकारका रूपमा चेतन कार्की ईश्वर बल्लभ नगेन्द्र थापा क्षेत्र प्रताप अधिकारी र कालीप्रसाद जालका गीतहरूलाई संगीतबद्ध गरेका छन् भने पछिल्लो पुस्ताका गीतकारहरूमा श्रीपुरूष ढकालका गीतहरूलाई पनि संगीत गरेका छनृ ईश्वर बल्लभ जो गोपाल इन्जनका आफ्नै गुरू थिए ईश्वर बल्लभका शब्दमा बिहान नभई सारा शीत बतासले सुकाइदिन्छ सारा दिन अरूलाई बाँडे मलाई जिन्दगी यो लाग्दछ जस्ता गीतहरू संगीत गरेका छन् भने नगेन्द्र थापाको शब्दमा सङ्गाल घुम्टोहरू मेरो गीतमा उभिएको धुलोले सुन्नुहोस् बिर्सेर फेरि मलाई नहेर बिर्सेर जाउँ कसोरी जस्ता गीतहरू संगीत गरेका छनृ तर डाक्टर राममान त्रिषितको शब्दमा संगीत गरेको मैले पुण्य मन पराएँ या पाप मन पराएँ सम्भवत नारायण गोपालको जीवनमा गोपाल योजनको सबैभन्दा यादगार संगीत मानिन्छ आजको कार्यक्रममा यो गीत पनि प्रसारण हुनेछ तर यसभन्दा अगाडि हाम्रो फेसबुकमा हामीलाई केही मित्रहरूले टिप्पणी गर्नुभएको यहाँ साभार गर्न चाहन्छु एसएन दाहाल सुमन केसी कृष्ण गिरी लगायत अन्य धेरै मित्रहरूले टिप्पणी गर्नुभएको छ केसी अभिशान्तले लेख्नुभएको छ गोपाल योजन विशेष कार्यक्रम शुरू हुनुभन्दा अगाडि मेरो कामना सन्तोष सेजवालले भएको छ पर्खाइमा छु क्षितिज बान्तोवा राई लेख्नुहुन्छ मितेरी संगीतको आजको रोचक र गजबको श्रृंखला बडा संगीतमय हुनेछ धेरै पछि सुन्ने प्रयास गर्दैछु जहाँ सामी दाजुको सुमधुर वाचन शैलीले हामी सबैको केही पीड़ाहरू अवश्य कम गर्नेछ त्यसै गरिकन शिव चौलाङै लेख्नुहुन्छ आफ्ना आफ्ना घाउ हुन्थे आफ्नै आफ्नै व्यथा आज यस्तो घाउ लाग्यो सबलाई एउटै व्यथा आजको नेपालको समय सान्दर्भिक यो गीत पनि गोपाल योजनकै होला यो गीतमा उहाँ सँगै साथ दिने गायक मैले चिन्न सकिनँ धेरै वर्ष भयो मैले यो गीत नसुनेको भनेर उहाँ लेख्नु भएको छ त्यसै गरिकन सुभाष ढुङ्गेल लेख्नुहुन्छ नमस्कार प्रकाश दाई take it as an opportunity to pay tribute to my all time dear late गोपाली हुन्छन् who created the lyrics and melody of these numbers like मेरो गीत मेरै प्रतिविम्ब होइन जीवनदेखि धेरै धेरै नै थाकेर यति चोखो यति मिठो and many more Vasudev Chaulagai Subhash लेख्नुहुन्छ प्रकाश सर नमस्कार भारतको दार्जीलिङमा जन्मेर नेपाली गीत संगीतमा उहाँले गर्नुभएको योगदान अनुकरणीय छ दिनेश रावत लेख्नुहुन्छ मेरो प्यारो ओखलढुङ्गा कविताका रचनाकार श्रीचरण श्रेष्ठको हिजो जन्म जयन्ती पर्न गएकोमा उहाँलाई पनि शुभकामना साथै संगीतकार गोपाल योन्जनप्रति हार्दिक श्रद्धांजलि दुधौली नगरपालिका आँप डाँडा हाल साउदी अरबबाट दिनेश राउत श्री पाँच देवदास लेख्नुहुन्छ गोपाल योन्जन साँझ विशेष हुनेछ सुन्न प्रतीक्षारत छु भनेर विमल डाँगी जो प्रसिद्ध लोक गायक पनि हुनुहुन्छ र उहाँको विशेष अंश यो गीत पश्चात वाचन गर्नेछु अब यहाँ फेरि चर्चा अर्को एउटा गीतको गोपाल योन्जन र नारायण गोपाललाई गोपाल युञ्जनका गुरू जो दार्जीलिङमा अध्यापन पेसामा आबद्ध थिए ईश्वर बल्लभले मकलमा आगो बालेर मिट लगाइदिएपछि नारायण गोपाल र गोपाल युञ्जनको मिटेरी साइनो बस्यो नारायण गोपाल र गोपाल युञ्जनलाई मित लगाउँदा गोपाल युञ्जनका बडा बाबुका छोरा कर्मयुञ्जन पनि साक्षी थिए तर नारायण गोपालको वैवाहिक जीवनको सन्दर्भमा कर्मयुञ्जन एक सूत्रधार थिए भने नगेन्द्र थापा अर्का प्रणायक थिए जसले पेमला लामासँग नारायण गोपालको परिचय गराइदिएका थिए यी धेरै सन्दर्भहरूसँग नारायण गोपाल पेमला लामासँग पेमला लामा कागते लामा थिइन् पेमला लामासँग विवाह गरेर नारायण गोपाल नेपाल आएपछि नारायण गोपाल पोखरा प्रवासित भए र उनी पोखरा नै रहँदा नगेन्द्र थापाले उनलाई काठमाडौँ बोलाउने धेरै जुक्ति अप्नाए र फेरि जब उनी काठमाडौँ आए त्यसपछि फेरि गोपाल र नारायण गोपालको जोडी जम्यो नारायण गोपालको नयाँ डेरा नरसिंह चोक ठमेलमा नरसिंह चोक ठमेलमै हुँदा नारायण गोपालको डेरामा डाक्टर रामान त्रिसितले आफ्नो डायरी देखाए र त्यो डायरीमा एउटा यस्तो गीत थियो जुन गीत नारायण गोपालले तुरन्तै च्यातेर लिए यो गीत मैले अरू कसैलाई दिन पाउँदैनस् भनेर राममान त्रिसितलाई धम्काएपछि राममान त्रिसितले त्यो गीत नारायण गोपालकै नाममा दिए र नारायण गोपालले गाउन चाहेको त्यो गीतलाई संगीत गरे गोपाल हुन्जनले Thank you. मैले भर मिलाइदिनु पने छ हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ यो हिसाब गोपाल योन्जन र नारायण गोपालको जीवनमा एउटा कुराको समान्त भयो दुवैलाई लगभग लगभग एउटै रोगले सतायो साइरोसिस र विशेष गरेर गोपाल योजन नारायण गोपालको देहान्तपछि एक्लो र शून्य प्राय जस्तो जीवनमा रहे यद्यपि गोपाल योजनले पहिलो पटक चलचित्र सिन्दुरमा नातिगाजीसँग सहसंगीतकारको रूपमा काम गर्दा नारायण गोपाल उनका साथ थिए त्यसै गरिकन कान्छीमा काम गर्दा पनि नारायण गोपाल उनका साथ थिए तर पछि दुवैको आफ्नो इनिङ शुरू भयो त्यसपछि नारायण गोपालको जीवनमा नयाँ संगीतकारहरू आए दिव्य खालिङ चन्दन लोमजेल शुभ बहादुर शम्भुजित बास्कोटा यी धेरै संगीतकारले नारायण गोपालको गर्वशाली स्वरलाई समेट्न थालेपछि गोपालञ्जन अर्का नयाँ कलाकारतिर लागे किरण प्रधान विके गिरी विमला राई संगीता प्रधान ओम गुरूङ यी धेरै कलाकारसँग गोपालिन्जन बाँडिए गोपालिञ्जनको निधन दुई हजार चौवन्न सालमा जेठमा भारतको राजधानी दिल्ली स्थित एक अस्पतालमा भयो जेठ आठ गते उनको शबलाई काठमाडौँ ल्याउने तयारी भयो र उनका दाई र उनलाई माया गर्ने गीतकार चेतन कार्की गोपाल राष्ट्रिय झण्डा उडाएर विदा गर्न चाहन्थे तर त्यो काम सम्भव भएन चेतन कार्कीको भाषामा कलाकार भनेको राष्ट्रको गहना हो तर त्यो यस्तो गहना भयो जसलाई बिहा बोझ बतेरमा लगाउने अरू बेला अध्यारो कुनामा थन्काउने गोपाल इन्जुनका प्रसंगमा उनले मैले नै आयोजना गरेको पहिलो शोकसभामा यही कुरा व्यक्त गरे गोपाल इन्जुनको देहान्तको लगतै काठमाण्डुमा गोपाल इन्जनलाई सम्झना गरेर बिजुली बजारको डायमण्ड एकाडेमी इन्स्टिच्यूटमा गोपाल इन्जुनको सम्झनामा शोक सभा गर्दा उनका परिवारलाई पनि बोलाइएको थियो तर परिवारबाट कुनै स्वीकृति भएन र गीतकार ईश्वर बल्लभलाई पनि बोलाइएको थियो ईश्वर बल्लभ त्यही दिन गणेशमान सिंह प्रतिष्ठानको मिटिङमा जानुपर्ने कारणले आउन पाएनन् र कार्यक्रममा चेतन कार्की शान्ति मास्के र गोपालजनसँग काम गरेका उनका शिष्यहरूमा प्रदीप बमजनहरू सहभागी थिए धेरै वर्षपछि गोपालजनको परिवारका तर्फबाट काठमाडौँको सोल्टी होटल पछाडि भर्जिनमा गोपालनको स्मृतिमा लगभग लगभग दस बाह्र वर्षपछि एउटा स्मृति सभा सांगीतिक कार्यक्रम आयोजना गरियो सौभाग्यले त्यस कार्यक्रमको पनि संयोजन र उद्घोषण मैले नै गरेको थिएँ र त्यति बेला चेतन कार्कीले गोपालनका बारेमा भनेका थिए गोपालको मृत्यु हुनुका पछाडि तीन कारण छन् पहिलो उनको भावुकता दोस्रो उनको मादक पदार्थको सेवन तेस्रो उनको परिवार यी तीन कारणका बारेमा गुण गम्भीर भएर चेतन कार्कीले मञ्चमा आँसु चोहाएका थिए र चेतन कार्की जो गोपाल योजनलाई अत्यन्त माया गर्थे आफ्ना भाइका रूपमा ईश्वर बल्लभ जो अत्यन्त माया गर्थे आफ्ना शिष्यका रूपमा नगेन्द्र थापा जो अत्यन्त माया गर्थे आफ्ना साथीका रूपमा तर गोपाल योजनलाई नारायण गोपाललाई दिइए जस्तो सम्मान दिन नपाएकामा धेरै संगीत अनुरागीहरू दुखी थिए दुई हजार एकात्तर सालको नारायण गोपाल स्मृति अंकमा संगीतकार रामेशले लेखे महाराजगंजको चोकमा नारायण गोपालको शालिग भने जस्तै गोपाल इन्जनको पनि एउटा अर्को शालिग भइदिए कस्तो होला गीतकार नगेन्द्र थापाको शब्दमा तारा थापाको स्वर आजका सर्जक संगीतकार गोपाल गोपालञ्जनको संगीतमा आजको अजर अमर गीतहरूमा हामी संगीतकार गोपाल इन्जनका मात्र कुरा गर्दैछौ अर्थात गोपाल इन्जनको सांगीतिक पक्षका बारेमा मात्रै तारा थापा गोपाल इन्जनका अत्यन्त प्रिय र मनपर्ने गायिका थिइन् जो अहिले क्यान्सरसँग लड्दै हुनुहुन्छ तारा थापा उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हामीले यो गीत प्रस्तुत गर्यौं तारा थापा बदलिदो आकाशमा पार्श्व गायिकाका रूपमा गोपाल इन्जनका साथ थिए भने त्यसमा गीतकारका रूपमा नगेन्द्र थापा पनि थिए भागेर जाउँ कहाँ बदलिन्दो आकाश जस्ता गीतहरू गोपाल संगीतमा नगेन्द्र थापाले रचना गरेका थिए विमल डाङ्गी लेख्नुहुन्छ मेरा सबैभन्दा मनपर्ने सर्जक गोपाल युन्जन यही विशेष कार्यक्रमको पर्खाईमा थिए धेरै अगाडिदेखि उहाँका हरेक सृजनामा डुब्न चाहन्छु चाहे लोकगीत चाहे राष्ट्रिय गीत चाहे आधुनिक चाहे चलचित्र सबैमा उहाँको सफल उपस्थिति पाउँछु म आज मैले सुन्न नपाएका गीत कुनै बज्ने आशामा धन्यवाद भनेर लेख्नु भएको छ उहाँले अहिले उहाँ अमेरिकाबाट हुनुहुन्छ केशव शाह लेख्नुहुन्छ मेरो मनपर्ने संगीतकार अमरदीप श्रेष्ठ लेख्नुहुन्छ आजको विशेष कार्यक्रमको प्रतीक्षामा थिए गोपालञ्जनप्रति हार्दिक श्रद्धाञ्जली भनेर सुगम तमु त्यसै गरी डीके पाखरिन विमल डाङ्गी कृष्ण गिरी कृष्ण केसी छोइसाङ तामाङ थिङ एसएन दाहाल राधेश्याम दिताल र राजेश्वर उदयले लेख्नु भएको छ संगीत विशारद संगीतको महासागर श्रदे गोपाल इन्जनप्रति हार्दिक श्रद्धा सुमन अर्पण शान्ति भन्दा पर अर्को भेट्नु छैन यो देशले रगत मागे मलाई बलि चढ़ाऊ रोदिनन् मेरी आमा ऊ नेपालकी छोरी आजको श्रृंखला यसरी शुरू हुनेछ होला त्यसपछि बनेको छ पहराले विभिन्न गीतहरूको उहाँले प्रसंग जोड्नु भएको छ धन्यवाद राजेश्वर उदयजी तर आज हामीले गोपाल युञ्जनको संगीत अरूले रचना गरेका गीतका सन्दर्भमा त चर्चा गरेको हुनाले उहाँले रचना गरेका गीतहरू भोलिको श्रृंखलामा बज्नेछन् यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु त्यसै गरी हाम्रो ट्विटरमा हामीलाई मेन्सन गर्नुभएको छ डेनबरबाट धना पौडेलले दुई गोपालको संगमले संगीतमा नयाँ युगको जन्म भयो मिठो धुनमा बलिया शब्दहरू उनिए भनेर गोकुल लेख्नुहुन्छ गोपाल गोपालको चर्चा खुब मजा जे होस् मैले तिमीलाई चुपचाप मन पराए लिसनिङ फ्रम दोहा भनेर लेख्नु भएको छ सविता आचार्य लेख्नुहुन्छ आज पहिलोपल्ट उज्यालोमा अजर अमर गीतलाई सुन्दैछु भनेर लेख्नु भएको छ अमृत कुमार थापा लेख्नुहुन्छ स्वर्गीय गोपाल इन्जनप्रति नेपाली संगीत आकाशमा सधैँ अमर रहनेछन् अमृत था, कुमार थापाजी म यहाँको यी पंक्तिप्रति अलिकति असहमति जनाउन चाहन्छु हामी कलाकारहरूलाई अजर अमर छ भन्छौं तर अगाडि स्वर्गीय नजोड्दा राम्रो हुनेछ होला किनकि हामी कोही पनि कलाकार मृत भएकै ठान्दैनौं विक्रम सम्भ दुई हजार सालमा दार्जीलिङमा जन्मिएका गोपाल युन्जन नेपाली विषय अध्ययन गर्न जब नेपाल आए उनलाई नेपाल ल्याउनमा सबभन्दा ठूलो योगदान थियो गीतकार नगेन्द्र थापाको नगेन्द्र थापा गोपाल योन्जनका बारेमा सम्झना गर्दै मधुपर्कमा लेख्नुहुन्छ मैले आमा अर्थात छेकु माया छेकु डोलमा योन्जनसित हातमा गोपाल मागेर ल्याएँ मैले आमासित गोपाल मागेर नेपाल ल्याएँ नगेन्द्र थापाको यो भनाई निकै मर्मान्तक छ मैले आमासित गोपाल मागेर नेपाल ल्याएँ यिनै नगेन्द्र थापाले गोपाल योजनालाई पहिलो पटक देखेका रहेछन् आफ्नो कलेजमा जहाँ गोपाल योजन एउटा एक तारे बाजा बजाउनेसँग एक तारे बाजा किन्दै रहेछन् अत्यन्त सरल मृदुभाषी गोपाल योजन र नगेन्द्र थापाको छिटै घनिष्ठता बढ़्यो र यिनै नगेन्द्र थापा गोपाल योन्जन कर्म योन्जन र दिलमाया खाती मिलेर दार्जीलिङमा हिमालय कला मन्दिर स्थापना गरे जुन त्यति बेला अर्का संगीतकार शरण प्रधानले स्थापना गरेको संगमसँग प्रतिस्पर्धा गर्थ्यो यी थिए गोपाल योन्जन यिनै गोपाल योन्जन नारायण गोपालका मित भए नारायण गोपाल हरेक किसिमका खानाहरू खाने हरेक किसिमका पेय पदार्थहरूलाई स्वीकार गर्ने सर्वभक्षी गोपाल योन्जन शाकाहारी गोपालञ्जन कुनै समय कलकत्तामा गीत रेकर्ड गर्न गएका थिए त्यति बेला भर्खरै भारतमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको थियो सबैतिर कर्फ्यू सबैतिर सन्तास कुनै होटलहरू खुल्ला थिएनन् संयोगवश कुनै एउटा होटलमा बल्ल बल्ल आधा सटर खोलेपछि फिल्मकर्मीहरू र भित्र गएर खाना बसे तर खानाका साथमा एक करी पनि आएछ सबैजनाले गोपालिन्जनलाई भने यसमा त अण्डा रहेछ तिमी खाँदैनौ होला तर गोपालिन्जनले आँखा चिम्लेर अण्डा मात्र झिकेर अलगै राखेर एक करीसँग भात खाएछन् यस्ता शाकाहारी थिए गोपालिन्जन जो सबै कुरालाई सहज रूपले स्वीकार गर्थे संगीतमा गोपालिन्जनको आफ्नै पक्ष थियो आफ्ना गुरू अम्बर गुरूङको स्पर्श पनि थियो आफ्ना गुरू नानीलाल मुखर्जीको स्पर्श पनि थियो र उनले जानेको बाँसुरीको घनीभूत स्वाद पनि थियो उनी बाँसुरी निकै रोचक रूपले बजाउन सक्थे जसको एक उदाहरण थियो महान फिल्मकार सत्यजित रोयद्वारा निर्देशित फिल्म कञ्चनजङ्घामा कहीँ कहीँ उनको बाँसुरीको प्रयोग पनि गरिएको छ र थाहै नहुने गरी गोपाल निन्जनको बाँसुरी वादनलाई रेकर्ड गरेर फिल्ममा पार्श्वधुन बनाइएको थियो यद्यपि त्यस फिल्मका संगीत निर्देशकका रूपमा आलोक डेको नाम भए पनि गोपाल संगीत पनि प्रयोग भएको पाइन्छ गोपाल युञ्जनले चलचित्रमा नाति काजीसँग सहसंगीतकार भएर सिन्दूर फिल्मबाट प्रवेश गरे भने पछि नेपाली फिल्म अर्को जन्म राको भूमरी कान्छी जस्ता चलचित्रमा उनले संगीत गरे तर पहिलो प्रेममा चेतन कार्कीले उनलाई गायकका रूपमा विशेष गरेर नायकै गीत गाउने गायकका रूपमा पनि प्रविष्टि दिए र भुमरीमा पहिलो प्रेममा उनले गायिका अर्णला लामासँग चेतन कार्कीको शब्दमा यस्तो युगल गीत गाए पहाड़ मन लभ्याउने हिमालका घर झुकाउने अनुप रूप साथ अप्सराहरू विठलाक्ष स्वर्ग मातु की भना माँ कहा छु पाठ को गोपाल योजन पार्श्व गायकका रूपमा अरूणा लामाका साथमा शब्द चेतन कार्कीको गोपाल योजन दुई हजार सत्ताइस सालमा सर्वश्रेष्ठ संगीतकारका रूपमा रेड नेपालमा पुरस्कृत भएपछि उनको सांगीतिक जीवनको एउटा अद्भुत विकासक्रम शुरू भयो रेडियो नेपालमा प्रवेश गरेदेखि नै गोपाल इन्जनद्वारा भजन राष्ट्रिय गीत आधुनिक गीत लोकगीत र समूह गायन विशेष गरेर कोरस गीतहरू पनि गरी करिब सयौं गीतहरू रेकर्ड भएका थिए नेपाली रंगमंचमा उनले नेपाल प्रहरीका लागि धेरै गीतहरू संगीत गरेका थिए म राष्ट्रको सेवक छ धेरै छ गर्नु सेवा नेपाली बन्नलाई होइन भने नेपाली नभन यस्ता धेरै गीतहरू थिए विशेष गरेर उनले खेलकुद सम्बन्धी गीतहरू पनि गरेका थिए गोपाल योन्जनको सांगीतिक जीवनको एउटा अद्भुत पक्ष के मान्न सकिन्छ भने उनी नयाँ कलाकारहरूलाई प्रविष्टि दिन धेरै प्रेरित गर्थे तर अद्भुत र अनौठो कुरा उनले आफ्नो सशक्त समयका गायक दीप श्रेष्ठलाई राम्रा गीतहरू दिन पाएनन् यसका धेरै कारणहरू छन् यसबारे कुनै अन्य चर्चा वा अन्य प्रसंगमा कुराकानी हुने नै छ आजको यो कार्यक्रममा गोपालञ्जन विशेष सांगीतिक पक्षको चर्चाको कुरामा हामीलाई ट्वीटरमा मेन्शन गर्नुभएको छ मिस्टर नवीनले Ellen and Ellen and still quite afraid of earthquake, feeling relief mentally after listening अजर अमर गीतहरू भनेर लेख्नु भएको छ भने चुडामुनि रजौरेजीले पनि गोपालञ्जन विशेष सुन्दै गरेको कुरा टिप्पणी गर्नुभएको छ भने हामीलाई फेसबुकमा धेरै मित्रहरूले आफ्ना केही सुनौला पंक्तिहरूसहित टिप्पणी गर्नुभएको छ गोपाल युञ्जन नगेन्द्र थापा र अनि नारायण गोपाल र त्यसै गरिकन गोपालयुञ्जन नारायण गोपाल अनि चेतन कार्की अनि गोपालयुञ्जन चलचित्र र किरण खरेल गोपालयुञ्जनले चलचित्रमा संगीत गर्ने मौका पाए फिल्म सिन्दुरबाट सिन्दुर नेपालको दोस्रो रंगीन चलचित्र थियो शाही नेपाल चलचित्र संस्थानद्वारा निर्माण हुन लागेको यस फिल्मका निर्देशक थिए प्रकाश थापा पटकथा सम्वाद लेखक थिए चेतन कार्की र गीतकार थिए किरण खरेल तर इन्जनले पछि गएर यस फिल्ममा संगीत गर्न इच्छुक नभएको कुरा संस्थानलाई जानकारी दिएपछि किरण खरेलकै पहलमा इन्जनले संगीत गर्ने भए कारण उनी आफूभन्दा अग्रज संगीतकार नातिकाजीसँग काम गर्दा माइनस हुने हो कि भन्ने डरले उनले फिल्म अस्वीकार गरिसकेका थिए तर यस फिल्मबाट इन्जनको अलगै पहिचान हुन पुग्यो जुन फिल्ममा नारायण गोपाल तारा देवी उदित नारायण झा सुषमा श्रेष्ठ जस्ता कलाकारको आवाजले चलचित्रको पार्श्व गायनलाई झकमक्क बनाएको थियो भने गोपाल योजन नातिकाजीको संगीत अनि किरण खरेल लक्ष्मण लोनीका शब्दले सदाबहार बनाएको थियो यहाँ प्रस्तुत छ किरण खरेलको शब्दमा गोपाल योजन र नातिकाजीको संगीतमा सुषमा श्रेष्ठ अर्थात पूर्णिमाको स्वर गोपाल इन्जनको संगीतमा गायिकाहरूमा अरूणा लामा तारा देवी मीरा राणा तारा थापा विमला राई संगीता प्रधान निकै चम्किए त्यसै गरी पछिल्लो पुस्ताकी गायिका सुनिता सुब्बा त्यसै गरी देवीका बन्दना स्वर पनि जगमगाए तर गोपाल इन्जनले साह्रै मन पराएकी गायिका मन गायिका थिइन् मीरा राणा मीरा राणाको आवाजलाई उनले रसियन जीव जस्तो भनेर सम्बोधन पनि गरेका थिए आजको कार्यक्रममा गीतहरू धेरै चयन भएको भए पनि समयको कारणले गर्दा केही गीतहरू काँटछाँट गर्नु परेको र घटाउनु परेको छ र अन्त्यमा गोपाल योन्जनकै संगीत र गोपाल योजनका गुरू ईश्वर बल्लभको शब्दको गीतसँगै यो कार्यक्रमलाई बिसाउन चाहन्छु नारायण गोपालको स्वरमा सारा दिन अरूलाई बाँडे सायद रात मेरा मेरा सुख सुखहरू अरूको सायद आँसु मेरा मेरा सुख सुखहरू अरूको सायद आँसु मेरा सारा दिन अरूलाई बाँडो सारे चोटिहा बिर शेर कैल काहे बिचार चोटिहा से काड़ा हर खुल लाही माए खाए शायद ती गलती में शिकायत टिकारा मेरा मेरा सुख हरो अरूको सबै आफ्नो विचार राख्नुहुने मित्रहरूमा हार्दिक आभार व्यक्त गर्दै र हाम्रा यी प्रिय गीतहरू सुनिदिनु भएकोमा कृतज्ञता ज्ञापन गर्दै भोलिको अजर अमर गीतहरूको एक सय सत्रौं श्रृंखलामा गोपाल योजन गीतकार विशेषका रूपमा पुनः उपस्थित हुनेछौ सन्दीप र मलाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज